राजसँगै तपाईँकै लोकभाकाको सहयात्री म दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्दछौँ कहिले नयाँ भाकाहरूलाई कार्यक्रममा स्थान दिन्छौँ 可以的， सङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको व्यवसायमा तिज लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमरको गरिराखेका छौँ मिठा मिठा तिज भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ विशेष गरी त हाम्रो समाजमा तिजले पनि छोएको छ यो तिजका भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँहरूलाई मिठा मिठा साङ्गीतिक आवाजहरू पस्किने जमर्को पनि गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा मिठो लोकदोरी भाका रोज्न चाहन्छु राजु र देवीको कहानी राजु ढकाल अनि देवी खर्ती मगरको समुद्र आवाजमा रहेको यो लोकदोरी भाका अब क्रममा तपाईँको लागि दुःख एउटा कोठा भाडा गरी बसे बल्ल बल्ल गोरी साजमा गाउने जागिर पाए पहिलो भेटमै के भो के भो देवी मन पराए तिम्रै हुन यो धरतीमा पाइला टेकेको रहेछ मेरो भाग्यमा दाइका लेखेको रहेछ मेरो भाग्यमा दाइका लेखेको रहेछ मेरो भाग्यमा दाइका लेखेको बस्ने डेरातिर धाउँथे त्यसपछि त दिन दिनै भयो देख्नै पर्ने मन मनै रहर जाग्यो उनकै सिउँदो भर्ने तिम्रै हुन यो धरतीमा पहिला टेकेको हे तिम्रै हुन यो धरतीमा पहिला टेकेको छ मेरो भाग्यमा गाईका लेखेको रहेछ मेरो भाग्यमा दाइका लेखेको रहेछ मेरो भाग्यमा दाइका लेखेको रहेछ मेरो भाग्यमा दाइका लेखेको छ मेरो भाग्यमा गायिका लेखेको राजु ढकाल अनि देवी घरतीको सुमधुर आवाजमा सजिएको तिज भागलाई कार्यक्रमको पहिलो स्थानमा हामी राखिसकेका छौँ कार्यक्रम लोकसङ्कारकै बसाइ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा विशेष गरी हाम्रो समाजमा तिजले पनि छोएको छ मिठा मिठा चिज लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस म गरिराखेका छौँ कार्यक्रममा अब फेरि एउटा मिठो लोकदोरी भाका रोज्न चाहन्छु तिजकै भाका रहेको छ बम बम बोले भन्ने रामजी खाँड अनि कृष्ण गुरुङको सुमधुर आवाज रहेको यो भाकामा यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहस र कार्यक्रम लोकझङ्कारको बसाई सँगै रहनुहोला सिन्दुरको पर्खाइमा उनी सुरको पर्खाइमा उनी बाचा छ सँगै बिताउने झुनी जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले चाली भने कहिले फुची भने कहिले छुची भने ए महादेव ए महादेव माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले पछि आँखै देख्दिन रिसाएपछि जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले जाली भने कहिले फुची भने कहिले छुची भने ए महादेव ए महादेव माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ओहो सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि अर्पण एक सय चार थोप्रो पाँच छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु धातुरोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची वान एटी सिसी 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा 110cc र Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी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 मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा चिल्ड्रेन पार्क म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस वेबसाइट डब्लु डब्लु डब्लु डट एचएमके चितौन डट कम मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकभाकाको साथी दिवस मगर कार्यक्रम लोकजङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासमा कार्यक्रम लोकसङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी आज पनि उपस्थित भइसकेका छौँ र विभिन्न किसिमका लोकदोरी भाकालाई कार्यक्रममा पनि स्थान दिइराखेका छौँ तपाईँ भर्खर खाना खान लाग्दै हुनुहुन्छ होला कोही कोही श्रोता मित्र खाना खाना खाना खाएर पनि रेडियो अर्पण अर्पणमा बस्ने कार्यक्रम लोकझङ्कारको बसाइ सुनिराख्नु भएको छ होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ विशेष गरी हाम्रो समाजमा तिजले पनि छोएको छ दिदीबहिनीहरूलाई तिजका भाकाहरू पस्केर मिठा मिठा आनन्द दिने कोसिस हामी गरिराखेका छौँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको सहयात्री म दिवस मगर पनि सानो मनि जान्छु तिजको दरखाना केशव शर्मा अनि सीता कडेलको सुमधुर आवाजको यो लुकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै एघार बजेको गाई गाईजात्री कार्यक्रममा म पनि उपस्थित हुनेछु भन्दै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार सानो पर तिमी माइत जाँदा मैले धनी हो क्यारी ए सानो परखाना मानि जान्छु तिजाको दरखाना ए सानो साथी भेट्न जाउने छड्के कपाल जाई ए सानो पर्खाना जान्छु तिजाको दर्खाना ए सानो भएको छ मादालुको रङको हे सानो खुसी पार्न भनी नाच्छु एकै भन्नु हे सानो परे खाना जान्छु तिजाको दरखाना हे सानो परे សាសនា समाजको दर्पण होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनु भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी भिडियो एक्सरे सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी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 मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा एक्सचेन्ज अफर जिनियन स्पियर्स पार्ट्स तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद